आँसु पिएर जिउन मैले भुलिसके हसा हँसाउन आँसु र रहेछ मान्छेको जिन्दगी आँसु star chung जीवनको यथार्थ चोट र पीडा रहेछ जीवनको यथार्थ चोट र पीडा रहेछ चोट बलि बजिरहने सहेरा जिउन मैले भुलिसके रमुना रमा passo, Pierrot de